सुदूरपश्चिमका पहाड़ी जिल्लामा आउने यात्रुको चाप बढेसँगै दुर्घटनाको जोखिम अधिकांश दुर्घटना चालकको लापरवाहीले हुने गरेको राजमार्गका लेन्थ वर्करको दावी डडेन्द्रमा ट्राफिक नियममा कडाई छड्के चेक जाँचका क्रममा एकै दिन चार सवारी कार्यवाहीमा भारतबाट आउने नेपालीहरूलाई भारतीय प्रहरी तथा भन्सारका कर्मचारीले दुःख दिन थाले मुस्लिम धार्मिक वन खारेजीको माग गर्दै एक घण्टा चक्का जम र थारू समुदायमा भयावह रूपमा देखिएको सिकलसेल एनिमियाको परीक्षण अब धनगढ़ीमै हुने सेती अञ्चल अस्पतालमा स्वास्थ्य मन्त्री थापाद्वारा तीनवटा उपकरणको उद्घाटन प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा radio unity dot com dot एनबीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु दशैं तिहारका अवसरमा तराई हुँदै सुदूरपश्चिमका पहाड़ी जिल्लामा आउने यात्रुको चाप बढेसँगै दुर्घटनाको जोखिम पनि बढ़ेको छ दशैं तिहार मनाउनको लागि तराईका जिल्ला तथा भारतमा रोजगारी गरेर फर्कनेहरूको चापले गाड़ीहरू भरिभरा हुन थालेपछि दुर्घटनाको जोखिम बढ़ेको हो समानसहित यात्रुहरू कोचाकोच भएर गाड़ीहरू पहाड़ी क्षेत्रमा आउँदा दुर्घटनाको जोखिम बढ़ेको छ कञ्चनपुरको महेन्द्रनगर तथा कैलालीको धनगढ़ी र अतरियाबाट डडेलधुरा डोटी बैतडी दार्चुला बाजुरा छाम र बझाङको यात्रुहरू जोखिम मोलेर यात्रा गरिरहेका छन् यातायात व्यवसायले पैसा कमाउने सिजन यही नै रहेको भन्दै सकेसम्मका यात्रुहरू बोक्ने गर्दछन् यो समस्या सबैले देख्दै र भोग्दै आएका छन् यस्तो समस्याले दुर्घटनाको उच्च जोखिम हुने गर्दछ तराईका विद्यालयमा दशैं तिहारको विदा भएपछि पुर्ख्यौली घर पहाड़मा भएका शिक्षक विद्यार्थी सबै दशैं मनाउन पहाड़ आउने गर्दछन् भने भारतमा रोजगारी गरेर चाँडबाँड़ मान्न आउनेहरू पनि कञ्चनपुर कैलाली भएर नै पहाड़ आउने गर्दछन् यस्तो समयमा ट्राफिक ट्राफिक नियममा कडाई नगरिए जुनसुकै बेला पनि दुर्घटना हुन सक्ने सबैको बुझाइरहेको छ यस विषयमा केही दिन अघि मात्रै छलफल गरिएको र दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियममा कडाई गरिएको अत्तरिया स्थित क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी रमेश थापाले जानकारी दिनुभएको छ साथै उहाँले यो सिजनमा यातायात व्यवसायले भाडामा पनि मनोमानी गर्न सक्ने भन्दै त्यस विषयमा पनि ख्याल पुर्याइने उहाँले जानकारी दिनुभएको छ सुदूरपश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले अत्तरिया गोदावरी सहित भीमदत्त राजमार्गका विभिन्न स्थानमा चेक पोइन्ट स्थापना गरेको जनाएको छ यातायात व्यवसायले पैसाका लागि जोखिम मोलेर पनि गाड़ी हाँक्ने भएकाले यात्रु स्वयंले सचेत हुनुपर्ने ट्राफिक प्रहरीको भनाइरहेको छ धनगढी डडेलधुरा जोड्ने भिमदत्त राजमार्गका लेन्थ वर्कर हुन् भक्तबहादुर ओली पन्ध्र वर्ष यता सड़क र नारी सफाईमा बाह्रै मास खटिरहने खटिरहेका उनले यो अवधिमा थुप्रै दुर्घटना देखे तीमध्ये अधिकांशमा चालकको लापरवाहीलाई मूल कारण मान्छन् ओली उनको जिम्मा उक्त राजमार्गको तीन किलोमिटर खण्ड पर्दछ त्यही खण्डमा बढ़ी दुर्घटना हुने गरेका छन् रात्रिकालीन अवस्थाका केही बाहेक दिउँसो हुने अधिकांश दुर्घटनामा उनी शुरूमै घटनास्थल पुगेका हुन्छन् घाइतेको तत्काल उद्धार गर्न नसकिँदा मृत्यु हुनेको संख्या बढ्ने उनी बताउँछन् उक्त खण्डमा चालककै लापरवाहीले भएका दुई दुर्घटना ओलीलाई अविस्मरणीय राख्छन् मेलखर्कमा बाह्रजनाले ज्यान गुमाएको बस दुर्घटना चालकै लापरवाहीले भएको हो उनी भन्छन् घुम्ती उकालो ओह्रालो केही थिएन अर्को सवारी साधनले ओभरटेक गरेको अवस्था पनि थिएन सड़क सिधा र फराकिलो थियो उक्त खण्डमा भएका साना ठूला सबै दुर्घटना मध्ये नब्बे प्रतिशत भन्दा बढ़ीमा चालकको कमजोरीका कारण भएको बताउँछन् ओली रात्री बस अधिकांश बिहान मेरमेरेमा दुर्घटनाग्रस्त भएका छन् उनी भन्छन् रातभर गाड़ी चलाउँदै आएको चालक बिहानी पख निदाउन थाल्छ त्यसै कारण दुर्घटना हुन्छ केही दुर्घटनामा भने सड़कको अवस्था पनि दोषी देखिन्छ सड़कको अवस्थाले गर्दा दुर्घटना भएको हुँदै होइन भन्न मिल्दैन उनी भन्छन् चिप्लो घुम्ती र सागुरो सड़क पनि केही दुर्घटनाको कारण हो लामो दूरीका चालकले मादक पदार्थ सेवन गरेर गाड़ी चलाउनेमा भने ओली विश्वास गर्दैनन् भन्छन् दुर्घटनाको मुख्य कारण भनेको बसमा एउटै ड्राइभर हुनु हो दिवा बस चाहिँ अधिकांश तीव्र गतिमा हाँक्ने र ओभरटेक गर्नाले दुर्घटनामा पर्छन् घटनापछि तुरन्त उद्धार टोली नपुग्दा क्षति बढ़ने गरेको देखेका उनी यसबारे सम्बन्धित निकायले ध्यान दिनुपर्ने ठान्छन् बसभित्र र बाहिर च्यापिएका सड़क किनारका भुट्यान झ्याङमा अडेका थुप्रै घाइतेहरू चिच्चाइरहेका हुन्छन् भलभली रगत बगिरहेको हुन्छ उनी भन्छन् घण्टौपछि उनीहरूको उद्धार हुन्छ त्यहाँबाट धनगढ़ी लैजाँदा अत्याधिक रगत बगेर बाटोमा मृत्यु हुन्छ दुर्घटनापछिको अवस्था तत्काल उद्धार गरी छिटोभन्दा छिटो उपचारमा लैजान संयन्त्र निर्माण गर्न आवश्यक रहेको उनले बताएका छनृ डडेलधुरामा ट्राफिक प्रहरी र प्रहरीले ट्राफिक नियममा कडाई गर्न थालेका छन् नेपालीहरूको महान पर्व दशैं र तिहार नजिकैसँगै सवारी साधनमा आवतजावत गर्नेहरूको संख्या बढ़ेपछि सवारी धनीहरूले क्षमता भन्दा बढ़ी यात्रु तथा सामान बोक्न थालेपछि ट्राफिक नियममा कडाई गरिएको हो नियम कडाई गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले सड़क खण्डमा छड्की चेक जाँच गर्न थालेको छ यसै क्रममा हिजो प्रहरी र ट्राफिक प्रहरले बागबजार बगरकोट सड़क खण्डमा छड्की चेक जाँच गर्ने क्रममा चारवटा जीपहरूलाई कार्यवाही गरेको छ क्षमताभन्दा बढ़ी यात्रुहरू बोकेको भन्दै से एक ज दुई सय अडचालिस र से एक ज सात सय सोह्र नम्बरको जीपलाई एक हजार जरिवाना गराइएको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी नायब उपरीक्षक प्रेम बहादुर साईले जानकारी दिनुभएको छ यस्तै सोही सड़क खण्डमा से एक ज छ शून्य आठ नम्बरको जीपका चालकले सवारी चालक अनुमति पत्र र ब्लू बुक नबोकिकनै गाड़ी चलाएको भन्दै गाड़ी नै प्रहरले नियन्त्रणमा लिएको छ साथै म एक ज एक सय एक्काइस नम्बरको जीपका चालकले मादक पदार्थ सेवन गरी सवारी चलाएको भन्दै चालक र जीपलाई समेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख डीएसपी साईले जानकारी दिनुभएको छ दशैं तिहारको मौका पारे पैसा कमाउने नाममा क्षमता भन्दा बढ़ी यात्रु बोकेर दुर्घटनाको जोखिम बढ़ाउने तथा ट्राफिक नियमको पालना नगर्नेहरू विरूद्ध यो अभियान निरन्तर जारी रहने जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ तपाईँ अहिले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्थ र इन्टरनेटमा radio unity dot com dot एनपीबाट युनिटी खबर सुनिरहनु भएको छ भारतबाट काम गरेर दशैं मनाउन घर फर्केका नेपालीहरूलाई भारतीय प्रहरी तथा भन्सारका कर्मचारीले दुःख दिन थालेका छन् कञ्चनपुरको पश्चिमी सिमानाका गड्डाचौकी र कैलालीको गौरी फन्टनाकाबाट दशैं तिहार मनाउन घर फर्किरहेका नेपालीहरू भारतीय सुरक्षा निकाय र भन्सारका कर्मचारीबाट पीड़ित भएका हुन् गड्डाचौकी हुँदै घर फर्किएका बझाङको देउलीका धर्मेन्द्र रोकाले महेन्द्रनगर बस पार्कमा आएर भन्सारका कर्मचारीले पैसा मागेको भयो उहाँका अनुसार पैसा नदिएकाको सामान चेक जाँचका क्रममा सबै झोला खोलेर सामान फैलाएर दुःख दिने गरेका छन् महाकाली पुल पारिरहेको उत्तराखण्ड प्रहरीको चेकपोस्ट र पुल वारिरहेको भारतीय भन्सारका कर्मचारीले दशैं मनाउन घर फर्किरहेका नेपालीलाई दुःख दिने गरेका छन् उता कैलालीको गौरी फन्टा नाकामा समेत नेपालीले शास्ति पाएका छन् इलाका प्रहरी कार्यालय गड्डा चौकीले भारतीय प्रहरी र भन्सारका कर्मचारीले दुःख दियो भनेर दैनिक आठ दश जना नेपालीले गुनासो गर्ने गरेका छन् गुनासोका आधारमा आफूले भारतीय सुरक्षा निकाय र भन्सारका कर्मचारीसँग नेपालीलाई सीमा क्षेत्रमा दुःख नदिन आग्रह गर्ने गरेको इलाका प्रहरी कार्यालय गड्डा चौकीका प्रहरी नायब निरीक्षक गोकुल बलारले बताउनु भएको छ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख एसपी तुलसी प्रसाद अधिकारीले विगतका वर्षका तुलनामा भारतीय पक्षबाट हुने ज्यादतीका घटनामा कमी आएको र अहिले आइरहेका गुनासाका विषयमा पनि तत्काल पहल गरिने बताउनु भएको छ अत्तरियाको धनगढ़ी रोडमा प्रस्तावित मुस्लिम धार्मिक वन खारेजीको माग गर्दै आन्दोलन गरिरहेको मुस्लिम धार्मिक वन संघर्ष समिति अत्तरियाले हिजो अत्तरियामा एक घण्टा चक्का जाम गरेको छ जिल्ला वन कार्यालय कैलालीको सिफारिशमा नेपाल सरकारले कैलालीको अत्तरियामा उपलब्ध गराएको मुस्लिम धार्मिक वन खारेजीको माग गर्दै आन्दोलन गरिरहेको मुस्लिम धार्मिक वन संघर्ष समिति अत्तरियाले दिउँसो डेढ बजेदेखि अढाई बजीसम्म चक्का जाम गरेको हो मुस्लिम धार्मिक वन अत्तरीय क्षेत्रभन्दा बाहिर हुनुपर्ने उनीहरूको भनाइरहेको छ सरकारी निर्णय विरूद्ध चेतावनी स्वरूप संघर्ष समितिले चक्काजाम गरेको जनाएको छ चक्काजाम पछि आयोजित कोणसभालाई सम्बोधन गर्ने अधिकांश वक्ताहरूले यो आन्दोलन मुस्लिम समुदायको विरूद्ध नभएर सार्वजनिक जग्गा कुनै एक धर्मका नाममा दिएको प्रति आपत्ति रहेको बताएका छन् संघर्ष समितिले यसअघि सोह्र गते आइतबार इलाका वनकारीले अत्तरीमा गरेको तालाबन्दी भनी अझै जारी रहेको छ पश्चिमको थारू समुदायमा भयावह रूपमा देखिएको सिकल सेल एनिमियाको परीक्षण अब धनगढ़ीमै हुने भएको छ स्वास्थ्य मन्त्री गगन थापाले हिजो एक कार्यक्रमका बीच सेती अञ्चल अस्पतालमा सिकल सेल एनिमिया परीक्षण उपकरणको उद्घाटन गर्नु भएको हो सेती अञ्चल अस्पतालमै थन्किएको हेमोडायलिसिस र एचआईभी भाइरल उपकरणको पनि उहाँले उद्घाटन गर्नुभयो सो अवसरमा मन्त्री थापाले सिकल सेलको परीक्षण र उपचार सरकारको उच्च प्राथमिकतामा रहेको बताउँदै नेपालगंजको भेरी अञ्चल अस्पताल बुटौलको लुम्बिनी अस्पतालमा पनि सिकल सेल परीक्षण मेसिन राखिने बताउनु बताउनुभयो स्वास्थ्य मन्त्री थापाले अस्पतालभित्र आइसकेका सेवाग्राहीले सेवा नपाएर अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य गर्ने गरी आफूले स्वास्थ्य क्षेत्रको विकास गर्न खोजेको बताउनु भएको छ उहाँले स्वास्थ्य मन्त्रालयको स्वास्थ्य ठिक पार्नकै लागि आफूले जिम्मेवारी सम्हालेको उल्लेख गर्नुभयो अञ्चल अस्पताल रेफर गर्ने अस्पतालको रूपमा नभई रेफरल अस्पताल बन्नुपर्ने उहाँको भनाइ थियो मन्त्री थापाले आम नागरिकको स्वास्थ्य उपचारमा अञ्चल अस्पतालको भूमिका महत्वपूर्ण रहेको भन्दै सोही अनुसार काम गर्न कर्मचारीहरूलाई निर्देशन दिनुभयो यति बेला दशैं तिहारको लागि घर जानेको बाटोमा चाप बढेको छ दार्चुलाका उत्तरी क्षेत्रका स्थानीयहरू तुइनको भरमा महाकाली नदी वारपार गर्दै घर गइरहेका छन् भने दक्षिणी क्षेत्रका नागरिकहरू ट्युबको भरमा घर गइरहेका छन् दशैं तिहारले घर जानेको भीड़ लागेको छ तुइन र ट्युब मार्फत यात्रा गर्नु निकै जोखिम छ तुइन र ट्युबको भरमा नदी वारपार गर्दै आएका स्थानीय सधैँ दशैंमा मनभित्र डर बोकेर भारतीय मार्ग भएर यात्रा गर्दछन् भारतका विभिन्न शहर तथा सदरमुकाम खलंगाबाट आउजाउ तथा खाद्यान्न आपूर्तिमा सहजता ल्याउन तुइन र ट्युबको प्रयोग हुँदै आएको छ नेपाल भारत सीमावर्ती क्षेत्रमा तुइन र ट्युबको प्रयोग हुने गरेको छ बजार धारचुला भारतीय बजार धारचुला जौलजीवीमा ओहोर र ट्विन र ट्युबकै भरमा गरिन्छ दैनिक उपभोग्य लगायतका सामानका साथै आवजात गर्नका लागि भारतीय बजार तथा मोटरमार्गमा निर्भर दार्चुलाका उत्तरी दोहो क्षेत्रका आधा दर्जन गाविसका बासिन्दा प्रत्यक्ष रूपमा तुइनका प्रयोगकर्ता हुन् जिल्लाको राप्ला सुनसेरा धौलीकोट धौलाकोट हुती पिपलचौरी र हिकिला गाविसका स्थानीयले तुइनकै प्रयोग गरी दैनिकी चलाउने गरेका छनृ नेपाल बाल मजदूर सरोकार केन्द्र सिविनले सार्वजनिक गरेको प्रतिवेदन अनुसार बंगलादेश र भारत पछिको सबैभन्दा बढ़ी बाल विवाह हुने देशको रूपमा नेपाल रहेको छ नेपालमा सैतिस प्रतिशत विवाह अठार वर्ष नपुग्दै र दस प्रतिशत विवाह पन्ध्र वर्ष नपुग्दै हुने गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ नेपालले सन् दुई हजार तीससम्ममा नेपालमा बाल विवाहको अन्त्य गर्ने लक्ष्य लिएको छ अब सड़क तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट पछिल्लो चौविस घण्टामा सुदूरपश्चिममा सड़क तथा सवारीसँग सम्बन्धित एउटा घटना भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ हिजो बिहान नौ बजेतिर